हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा तपाईँ सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई एउटै मालामा गाँच्न हामी आउने गर्दछौं म छु मदन भण्डारी मलाई प्रविधि सम्मिश्रणमा कविताजीले साथ दिइरहनु भएको छ भने नि हामी एघार बजेसम्म तपाईँसँग रहनेछौँ तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot Radiovision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ त्यस्तै तपाईँले मोबाइलको प्ले स्टोरमा गएर रेडियोभिजनको एप डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ कार्यक्रमको प्रतीक्षामा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार आफ्नो स्वार्थ पुरा गर्न माग्दै आउला नेता आफ्नो स्वार्थ पुरा गर्न माग्दै आउला नेता कचौरोमा भोटको भिख माग्दै आउला नेता असै पनि जनताको आँखा बन्द देख्न सक्ला कुरूपताको असली रूप ढाक्दै आउला नेता कुरूपताको असली रूप ढाक्दै आउला नेता ओहो यो मुक्तक पेम्बा डोलमा प्रकृतिजीको सिन्धुपाल्चोक उहाँको घर हो हाल उहाँ टर्कीमा हुनुहुन्छ आजको यो अङ्कमा पेम्बाडोलमा प्रकृतिजीका यिनै चुस्किला मुक्त खराबहरूसँगै श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो बसाइ विशेष रहनेछ किन विशेष रहनेछ हामी सँगै रहनुहोला हामीलाई सुन्दै रहनुहोला विशेष अङ्क आउनेछ तपाईँहरू समक्ष आजको म भने मुक्तक नै होला गर्नेहरूले पनि खासको राजनीति गर्छन् गर्नेहरूले पनि खासको राजनीति गर्छन् मर्ने हुँदैन मान्छे लासको राजनीति गर्छन् देशलाई देश जस्तो बनाउन सकेन नेताले सिङ्गापुर बनाउने आशको राजनीति गर्छन् सिङ्गापुर बनाउने आशको राजनीति गर्छन् वाह यो बडो दामी मुक्तक लक्ष्मण कुँवरजीको इस्मा रजस्थल छ खुल्मी उहाँको घर हो लक्ष्मण कुँवरजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ चुडा निर्विजीको नेपालको विकास हुने चाल चल्नुपर्छ नेपालको विकास हुने चाल चल्नुपर्छ सबै गरिबका घरभित्र चुलो बल्नुपर्छ देश त्यसै जाँदैन उभो बलिदान नभई मेसिन चल्न जसरी पेट्रोल जल्नुपर्छ नेपालको विकास हुने चाल चल्नुपर्छ सबै गरिबका घरभित्र चुलो बल्नुपर्छ हो नि चुडा निर्विक्षीको यो मुक्तक आँप पिपल गोर्खा उहाँको घर हो हाल उहाँ चन्द्रागिरी एघार काठमाडौँमा बस्दै आइरहनु भएको छ चुडा निर्विक्षी पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक म कार्यक्रममा लिँदै श्रोता मसँग मुक्तक छ कुमार पनेरुजीको चिसो लाग्दा न्यानोपनको आभास दिनु प्रभु चिसो लाग्दा न्यानोपनको आभास दिनु प्रभु दुःख पिर सहन सक्ने साहस दिनु प्रभु जिन्दगी हो रङ्गमञ्चको खेल मैदान जस्तै रहेछ आफै गर्छु जे गरे नि बस प्रयास दिनु प्रभु आफै गर्छु जे गरे नि बस प्रयास दिनु प्रभु कुमार पनेरुजी नुवाकोट बेलकोट गढीका मन पहिलो पटक हुनुपर्छ कुमार पनेरुजी पनि आजको यो वसाईमा आउनुभएको अब नि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ आजको यो वसाईमा मसँग गीतकार सुशीला पौडेलजीको संसार एल्बम रहेको छ यही गीती संग्रहबाट हामी गीत सुन्नेछौँ अहिलेको लागि भने यसै सङ्ग्रहबाट मेरो आफ्नो संसारमा भन्ने गीत तपाईँहरू समक्ष राख्दैछु सन्तोष प्रकारजीले यसमा आवाज भर्नुभएको छ मैले भनिहालेँ गीतकार सुशीला पौडेलको संसार एल्बमबाट अबको क्रममा यो मिठो गीत तपाईँहरू समक्ष गीत पश्चात आउँछु कार्यक्रम सँगै रहनुहोला हामी सँगै रहनुहोला आफ्नै संसारमा आगो आफैले लाए मेरो आफ्नै संसारमा आगो आफैले लाए जानी जानी तिमीसँगको सम्बन्ध नै टुटाए सम्बन्ध नै टुटाए आफ्नै संसारमा आगो आफैले लाए तिम्रो मायालाई विष सम्झिरहे जाली स्वार्थी सुनी स्वर्ग जस्तो संसार टुकड़ा टुकड़ा बनाए जानी जानी तिनी संग को संबंध नहीं टूटा संबंध नहीं टूटाए आफ्नै संसारमा आगो आफै तिमीसँगको सम्बन्ध नै टुटाए सम्बन्ध नै टुटाए यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता आजको यो वसाईमा तपाईँहरूलाई म देशकै चर्चित मुक्तकारहरूसँग भेट गराउनेछु भेट कसरी गराउने होला त भन्ने तपाईँलाई लाग्न सक्छ म उहाँहरूकै आवाजमा तपाईँहरूलाई मुक्तक सुनाउनेछु केही समय अघि काठमाडौँको नयाँ बजारमा भएको मुक्तक वाचनको श्रृङ्खला आजको यो वसाईमा रहनेछ मुक्तक वाचन श्रृङ्खला चार नाम दिएको उक्त कार्यक्रममा आजको वसाईमा म जस्ताको त्यस्तो राख्नेछु सो कार्यक्रममा म पनि सहभागी भएको थिएँ र त्यहाँ मुक्तकारहरू एकै ठाउँमा भेला भएर जम्मा भएर मुक्तको आसनमा आफूलाई सहभागी गराउनु भएको थियो यो भेट जुराउनु भयो मुक्तकार दुर्गा तिवारीजीले दुर्गा तिवारीजीलाई धेरै धेरै धन्यवाद र म काठमाडौँ गएको बेलामा सुटुक्क मलाई पनि निम्ता दिनुभयो त्यसको निमित्त पनि धेरै धेरै धन्यवाद आजको यो अङ्कमा सोही कार्यक्रममा वासन भएका मुक्तकारहरूका मुक्तक म राख्नेछु एकजना मुक्तकार बराबर तिनवटा मुक्तक हामी सुन्नेछौँ सुशीला पौडेलजी केही समय अघि मैले उहाँकै गीति संग्रह संसारबाट गीत राखेको थिएँ सरलाई लालबन्दी घर र हाल काठमाडौँमा रहँदै आउनुभएकी मुक्तकार सुशीला पौडेलजीका मुक्त खराबहरूसँगै सुरु भएको मुक्तक वाचनको श्रृङ्खला मुक्तकार गजलकार ज्ञानवाकर पौडेलजीका मुक्त खराबहरूसँगै समापन भएको थियो कार्यक्रममा सुशीला पौडेल शैलेन्द्र प्रकाश नेपाल सानु शेर्पा रुद्र अधिकारी शान्ति शर्मा रिजाल निर्मल पराजुली विमला दाहाल प्रदीप राज श्रेष्ठ पिआर पृथक दुर्गा तिवारी विमला अधिकारी देवखोटा उत्तम विचार तारा केसी कुंवर सुनिल अधिकारी मदनराज थापा त्रिपुरा पौडेल र ज्ञानवाकर पौडेलजीले मुक्त खराबहरू प्रस्तुत गर्नुभएको थियो आजको यो अङ्कमा सोही श्रृङ्खलामा वासन भएका मुक्त खरबहरू जस्ताको त्यस्तै म राख्नेछु ढिला नगरौँ अब पनि म तपाईँहरूलाई मुक्तको वाचन श्रृङ्खला चारमा लिएर जाँदैछु पहिलो दोस्रो तेस्रो यस अघि नै मुक्तक मालामा बजिसकेको छ तपाईँले सुन्नु नै भएको होला मलाई लाग्छ मुक्तक वाचनको यो श्रृङ्खला सुशीला पौडेलजीबाट अब भने सुरु गर्दैछु तपाईँहरू समक्ष मुक्तकारहरू आउनुहुनेछ अनि क्रमशः आफ्नो नाम ठेगाना भन्नुहुनेछ अनि तपाईँहरू समक्ष मुक्तक सरसर्ती राख्नुहुनेछ अबको क्रममा मुक्तक वासनतर्फ तपाईँहरूलाई लिएर जाँदैछु म नमस्कार म सुशीला पौडेल घर सरलाई लालबन्दी अहिले काठमाडौँमा बसोबास गर्दै आइरहेकी छु मेरो मुक्तक चाहिँ यसरी सुरु हुन्छ उसले अनौठो उपहार पठायो उसले अनौठो उपहार पठायो मलाई बिर्सिनु समाचार पठायो उसले अनौठो उपहार पठायो मलाई बिर्सिनु समाचार पठायो मैले प्रेमको अस्तित्वको प्रश्न उठाएँ मैले प्रेमको अस्तित्वको प्रश्न उठाएँ माफ गर्नु शब्दको मिठो प्रहार पठायो उसले अनौठो उपहार पठायो दोस्रो मुक्तक बाँचेको छु वर्षौँ उसकै अभाव लिएर बाँचेको छु वर्षौँ उसकै अभाव लिएर यादहरू आउँछन् तनाव लिएर मुटुभरि जसले चोटै चोट लागेको छ मुटुभरि जसले चोटै चोट लागेको छ उही आउँछ बेफिक्री रवाफ लिएर उही आउँछ बेफिक्री रवाफ लिएर मेरो तेस्रो मुक्तक ऊ माथिको भरोसा तोडेर गयो ऊ माथिको भरोसा तोडेर गयो हिँड्दा हिँड्दैको बाटो मोडेर गयो ऊ माथिको भरोसा तोडेर गयो हिँड्दा हिँड्दैको बाटो मोडेर गयो तिमी बिना मर्छु भन्दै रुँदै गर्दा तिमी बिना मर्छु भन्दै रुँदै गर्दा बरु मरे मर भन्दै छोडेर गयो बरु मरे मर भन्दै छोडेर गयो धन्यवाद नमस्कार म शैलेन्दु प्रकाश नेपाल तिनवटा मुक्तक वाचन गर्दैछु आकाशका तारा गन्दै बित्यो जिन्दगानी जुन चुम्ने आकाङ्क्षामै बित्यो जिन्दगानी आकाशका तारा गन्दै बित्यो जिन्दगानी जुन चुम्ने आकाङ्क्षामै बित्यो जिन्दगानी उड्न त यसै सकिएन धरतीलाई छोडी उड्न त यसै सकिएन धरतीलाई छोडी फुल हेरी काँडा गन्दै बित्यो जिन्दगानी फुल हेरी काँडा गन्दै बित्यो जिन्दगानी दोस्रो भकिएर जानुभन्दा टुङ्गो बन्नु राम्रो मकिएर जानुभन्दा ढुङ्गो बन्नु राम्रो भकिएर जानुभन्दा टुङ्गो बन्नु राम्रो मकिएर जानुभन्दा ढुङ्गो बन्नु राम्रो बन्दकी राखेर आफ्नो स्वाभिमानलाई बन्दकी राखेर आफ्नो स्वाभिमानलाई घर ज्वाइँ बस्नुभन्दा बुङ्गो बन्नु घर ज्वाइँ बस्नुभन्दा बुङ्गो बन्नु तेस्रो रातको बेला छ कृपया किरा छेकेर खानुहोस् सद्भावले भेला भएका छौँ दिलमा लेखेर खानुस् रातको बेला छ कृपया किरा छेकेर खानुस् सद्भावले भेला भएका छौँ दिलमा लेखेर खानुस् निर्धक्क रमाउँ हामी सबै महफिलमा निर्धक्क रमाउँ हामी सबै महफिलमा मित्र हो बिन्ती छ जाने बेला खुट्टा टेकेर जानुहोस् मित्र हो बिन्ती छ जाने बेला खुट्टा टेकेर जानुहोस् धन्यवाद नमस्कार सबैमा म मेरो नाम हो सानु शर्मा मेरो घर हो बा काठमाडौँ बाफल म मुक्तक सुरु गर्छु पूर्णिमा झैँ अदर खोली मुस्कानाले मारे हुन्थ्यो पूर्णिमा झैँ अदर खोली मुस्कानाले मारे हुन्थ्यो मिठो मिठो धुन छरी मनमोहित पारे हुन्थ्यो मिठो मिठो धुन छरी मनमोहित पारे हुन्थ्यो किन छर्छन् दुखेको मनमुटुमा नुन चुक फुलै फुलको मौसम सरी माया खारे हुन्थ्यो फुलै फुलको मौसम सरी माया खारे हुन्थ्यो अर्को मुक्तक छ भाउ अनि सम्मान खोज्नेहरू खोज्दै गर्छन् भाउ अनि सम्मान खोज्नेहरू खोज्दै गर्छन् अरूको रिस डाह गरी जल्नेहरू जल्दै मर्छन् अरूको रिस डाह गरी जल्नेहरू जल्दै मर्छन् छैन मलाई कसैसँग रिस राग इक ईर्ष्या छैन मलाई कसैसँग रिस राग इक ईर्ष्या सत्कर्ममा सदा मेरो हातहरू अघि सर्छन् सत्कर्ममा सदा मेरो हातहरू अघि सर्छन् तेस्रो मुक्तक छ सोचेर बोलम सोचेर बोलम सबले बोलीमा हुन्छ गोली सोचेर बोलम सबले बोलीमा हुन्छ गोली मनमुटु खरानी हुन्छ त्यही गोलीले पोली मनमुटु खरानी हुन्छ त्यही गोलीले पोली तिता तुच्छ अशब्दहरू नबोलेकै बेस तिता तुच्छ अपशब्दहरू नबोलेकै बेस बोलेपछि फेरि सच्चाउन मिल्दैन भोलि बोलेपछि सच्चाउन फेरि मिल्दैन भोलि नमस्कार म रुद्र अधिकारी काठमाडौँको विशाल नगरमा बस्छु पहिले चितवन हो मेरो घर म आफ्नो मुक्त यसरी सुरु गर्दैछु हावामा गति छैन भने तुफान हुँदैन हावामा गति छैन भने तुफान हुँदैन कसैको सिकोले आफ्नो पहिचान हुँदैन हावामा गति छैन भने तुफान हुँदैन कसैको सिकोले आफ्नो पहिचान हुँदैन यी कुराहरू किन बुझ्न नसकेको हामीले यी कुराहरू किन बुझ्न नसकेको हामीले बगरको ढुङ्गो पुज्दैमा भगवान हुँदैन बगरको ढुङ्गो पुज्दैमा भगवान हुँदैन दोस्रो मुक्त हृदयमा गजबको हलचल भयो हृदयमा गजबको हलचल भयो अनि दिल र दिमागको छलफल भयो हृदयमा गजबको हलचल भयो अनि दिल र दिमागको छलफल भयो जब उनको मुस्कानले घायल भए म जब उनको मुस्कानले घायल भए म यो मनको अन्तर्द्वन्द नै गजल भयो यो मनको अन्तर्द्वन्द नै गजल भयो तेस्रो मुक्त कसैले यसकै आडले प्यार गरेको छ कसैले यसकै आडले प्यार गरेको छ जीविकाको लागि यसकै व्यापार गरेको छ कसैले यसकै आडले प्यार गरेको छ कसैले कसैले यसकै आडले प्यार गरेको छ जीविकाको लागि यसकै व्यापार गरेको छ मानवले प्रेमको नाममा बलि चढाएर मानवले प्रेमको नाममा बलि चढाएर फूलको जीवनमा घोर अत्याचार गरेको छ फूलको जीवनमा घोर अत्याचार गरेको छ धन्यवाद नमस्कार मेरो नाम शान्ति शर्मा रिजाल म तिनकुने सुविधानगर बस्छु मेरो तिनवटा मुक्तकमा म पहिलो मुक्तक वाचन गर्दैछु तिमीले आकाश भन्यौ र म झन फैलँदै गएँ तिमीले आकाश भन्यौ र म झन फैलँदै गएँ तिमीले फुल भन्यौ र म फक्रँदै ओइलदै गएँ आकृतिको मात्र होइन हृदयको सौन्दर्य पढे पो आकृतिको मात्र होइन हृदयको सौन्दर्य पढे पो आँखाको किताब भन्यो र त म मैलदै गएँ दोस्रो तिम्रो याद पनि आवारा बादल बन्दैछ उतातिर हिमाल छाया यता सागर खन्दैछ तिम्रो याद पनि आवारा बादल बन्दैछ उतातिर हिमाल छाया यता सागर खन्दैछ मोती टिप्ने हिम्मत तेरो गहिराई भित्र पछि मोती टिप्ने हिम्मत तेरो गहिराई भित्र पछि हेरौँला यो आकाशमा बसी समयले भन्दैछ तेस्रो अन्तिम मुक्तक मुटु दिन्छु भन्नेले नि छलेको पत्तै भएन दिलमा एकाएक सुनामी चलेको पत्तै भएन स्वार्थी भएर समय हेर्दै हाँस्दैछ मलाई खरानी भयो जीवन जलेको पत्तै भएन खरानी भयो जीवन जलेको पत्तै भएन धन्यवाद मेरो नाउँ निर्मल पराजुली सामाकोशीबाट मेरो पहिलो मुक्तक फोटो थियो हृदयमा हृदय नै जलाएर गयो फोटो थियो हृदयमा हृदय नै जलाएर गयो जल्दैछ चिता बगरमा मलाई सजाएर गयो प्रेममा सब थोक जायज हुन्छ भन्थे प्रेममा सब थोक जायज हुन्छ भन्थे मेरो प्रेम आज नाजायज बनाएर गयो दोस्रो तिम्रो यादले मुठु जल्दा मदिरा पिउँदैछु आज तिम्रो यादले मुठु जल्दा मदिरा पिउँदैछु आज तिमीले दिएका चोट सम्झनाका ढागाले सिउँदैछु आज ओठ बोल्न खोज्छ शब्दहीन बेहोसी मनमा आफैलाई थाहा छैन मरे या जिउँदैछु आज आफैलाई थाहा छैन मरे या जिउँदैछु आज मेरो अन्तिम मुक्तक एउटा खबर छापियो एउटा खबर छापियो प्रेमी मरेको एका बिहानी एउटा खबर छापियो प्रेमी मरेको एका बिहानी तिम्रो मेरो प्रेम कथा बन्यो एका देशको कहानी आफ्नो मृत्युको खबर आफै पढ्दैछु आज आफ्नो मृत्युको खबर आफै पढ्दैछु आज न आगो न चिता बन्यो जिन्दगी खरानी न आगो न चिता बन्यो जिन्दगी खरानी नमस्कार मेरो नाम विमला दाहाल घर हो हाल काठमाडौँ सुरा अनि सुन्दरीको लत रहेछ सुरा अनि सुन्दरीको लत रहेछ दिल तोड्दै हिँड्ने आदत रहेछ सुरा अनि सुन्दरीको लत रहेछ दिल तोड्दै हिँड्ने आदत रहेछ किन यस्तो भनी परीक्षण गर्दा किन यस्तो भनी परीक्षण गर्दा उसको दिलमा पनि छोडको खत रहेछ सुरा अनि सुन्दरीको लत रहेछ कसै कसैको यादमा अलिक पिएको छु कसै कसैको यादमा अलिक पिएको छु मैले गरेँ ठिक वा बेठिक पिएको छु मैले गरेँ ठिक वा बेठिक पिएको छु गुलाबी अधर बदामी नजर लिएर गुलाबी अधर बदामी नजर लिएर नआउनु है प्रिया नजिक पिएको छु तेस्रो मुक्तक जहाँ जान्छ खामो गाँठ्छ सुकुम्बासी अरे जहाँ जान्छ खामो गाँट्छ सुकुम्बासी अरे नदी किनार सबै फाट्छ सुकुम्बासी अरे जहाँ जान्छ खामो गाँट्छ सुकुम्बासी अरे नदी किनार सबै फाट्छ सुकुम्बासी अरे हेर हरेक दिन उसकै चर्चा छ बजारमा हेर हरेक दिन उसकै चर्चा छ बजारमा सडकदेखि सदनसम्म ढाड्छ सुकुम्बासी अरे जहाँ जान्छ खानु काट्छ सुकुम्बासी अरे धन्यवाद मेरो घर धान हाल अलिमा डोलमा मेरो नाम प्रदीप राज श्रेष्ठ पिआर पृथक पहिलो मेरो मुक्तक छ विकारले भरिएको त्यो मन कसरी शुद्ध हुन्छ विकारले भरिएको त्यो मन कसरी शुद्ध हुन्छ हेर्नुहोस् त्यसैले आकाशमा पनि युद्ध हुन्छ विकारले भरिएको त्यो मन कसरी शुद्ध हुन्छ हेर्नुहोस् त्यसैले आकाशमा पनि युद्ध हुन्छ महान व्यक्ति बन्न ज्यादै कठिन हुन्छ हजुर महान व्यक्ति बन्न ज्यादै कठिन हुन्छ हजुर आज भोलिको द्रव्य विचास कुपोबुद्ध हुन्छ दोस्रो मुक्तक नाता सम्बन्ध पनि समयले जोडेर जान्छ अरे नाता सम्बन्ध पनि समयले जोडेर जान्छ अरे सम्बन्धले मायाको संसार छोडेर जान्छ अरे किन दोष दिनु नि कोही कसैलाई किन दोष दिनु नि कोही कसैलाई समयले जोडेकोलाई पनि तोडेर जान्छ अरे समयले जोडेकोलाई पनि तोडेर जान्छ अब अन्तिम मेरो मुक्तक बाहनामा अनेक हुन्छ बाहना अनेक हुन्छ कमजोर भएपछि बाहना अनेक हुन्छ कमजोर भएपछि दुःख कष्टले छुन्छ कमजोर भएपछि बाहना अनेक हुन्छ कमजोर भएपछि दुःख कष्टले छुन्छ कमजोर भएपछि हिम्मत गरे के हुँदैन र सपथोक हुन्छ हिम्मत गरे के हुँदैन र सपथोक हुन्छ सौभाग्य पनि रुन्छ कमजोर भएपछि सौभाग्य पनि रुन्छ धन्यवाद नमस्कार म दुर्गा तिवारी पोखरा लेखनाथ हाल काठमाडौँ नयाँ बजार मेरो मुक्तक पहिलो मुक्तक छ प्रिय तिम्रा नजरले इसारा गरे चाहिँ लाग्दैन अचेल प्रिय तिम्रा नजरले इसारा गरे चाहिँ लाग्दैन अचेल पहिला पहिला भेटमा चाहिँ उमङ्ग जाग्दैन अचेल तिम्रा बाहिर डुल्ने नजर देखेर होला सायद तिम्रै पछि मन हिरिक्क भई भाँच्दै दोस्रो मुक्तक छ चर्को रापले पोल्दाखेरि हत्केलाले छेल्नुपर्छ चर्को रापले पोल्दाखेरि हत्केलाले छेल्नुपर्छ दुःख सुख पिर व्यथा जे भए नि झेल्नुपर्छ संसारको रित यस्तै हार्नुहुन्न कहिल्यै हामी जस्तो परि आए पनि सङ्घर्षले पेल्नुपर्छ जस्तो परि आए पनि सङ्घर्ष तेस्रो मुक्तक छ जिन्दगी लज्जावन्ती झार जस्तो लाग्छ कहिलेकाहीँ जिन्दगी लज्जावन्ती झार जस्तो लाग्छ कहिलेकाहीँ थोरै खुसी मिल्दा फुरको हार जस्तो लाग्छ कहिलेकाहीँ कणकणका खुसीहरू सँगाल्न पर्दो रहेछ यहाँ हजुर अनि मिठासले भरिएको मौरीको घार जस्तो लाग्छ कहिले यसरी नै नयाँ बानेश्वरको साँझ मुक्तकिलो साँझ बितिरहँदा विमला अधिकारी देवकोटा अबको क्रममा तपाईँहरू समक्ष आउँदै हुनुहुन्छ भरतपुर घर उहाँको हाल नयाँ बानेश्वरमा उहाँ बस्दै आइरहनु भएको छ विमला अधिकारी देवकोटाजीले तीनवटा मुक्तक राख्नुहुँदा देशप्रेम सम्बन्धी माया प्रेम सम्बन्धी र प्रदेशी मनहरूको कथालाई मुक्तकमा उतार्नुभयो मुक्तक सुनाउनुभयो थोरै रेकर्डिङमा आएको समस्याले गर्दा देशप्रेम सम्बन्धी पहिलो मुक्तक उहाँको उहाँकै आवाजमा मैले राख्न सकिनँ तर मुक्तक भने म बोल्नेछु मुक्तक यस्तो रहेको छ यही माटोमा जन्मिए म यही माटोमै मरौँ यही माटोमा जन्मिए म यही माटोमै मरौँ जन्म सिद्ध गर्न देशमा लाग्छ केही गरौँ विकासको मुना पनि झाङ्गिएर सधैँ यही माटोमा फुली फक्री यही माटोमै झरौँ यही माटोमा फुली फक्री यही माटोमै झरौँ आहा यति मिठो मुक्तक लेख्नुहुने विमला अधिकारी देवकोटाजीको आवाजमा अब भने दुई मुक्तक सुन्नेछौँ सँगसँगै अन्य मुक्तकारहरू क्रमशः जोडिँदै जानुहुनेछ माया सम्बन्धी प्रेम थाहा नपाए पस्यौ मनमा रतमाया बस्यो टाढा भयो भुल्न खोज्यौ अनि आँसु खस्यौ थाहा नपाई पस्यौ मनमा रतमाया बस्यो टाढा भयो भुल्न खोज्यौ अनि आँसु खस्यौ भुल्नै थियो भने यदि माया लाउनु किन भुल्नै थियो भने यदि माया लाउनु किन हरदम उनकै कल्पनाले मेरो मुटु डस्यो हर पल उनकै कल्पनाले मेरो मुटु डस्यो विदेश कथा सुख छैन परवासमा पाइला पिक्छे कहानी छ सुख छैन परवासमा पाइला पिक्छे कहानी छ आफन्तको सम्झनामा भिजेको त्यो सिरानी छ सुख छैन परवासमा पाइला फिक्स कहानी छ आफन्तको सम्झनामा भिजेको त्यो सिरानी छ स्वदेशको व्यस्तताले हुत्याएर परदेश भए स्वदेशको व्यस्तताले हुत्याएर परदेश भए एक्लो पलमा बिताएको जिन्दगी त्यो निशानी छ पलमा बिताएको जिन्दगी त्यो निशानी छ धन्यवाद नमस्कार म उत्तम विचार काठमाडौँ टोखा बस्छु उनकै यादले घरिघरि सताउँछ खै किन उनको यादले घरिघरि सताउँछ खै किन सिङ्गो माया आधा पारी खटाउँछ खै किन माया हो कि छाया हो यो बुझ्न सक्दिन म माया हो कि छाया हो यो बुझ्न सक्दिन म बनाएर उनकै तस्बिर पठाउँछ खै किन बनाएर उनकै तस्बिर पठाउँछ खै किन युवा तिमी देश फर्क चुनाव आउँदैछ रे युवा तिमी देश फर्क चुनाव आउँदैछ रे जानुपर्छ गाउँ खर्क चुनाव आउँदैछ रे बिगार्नेलाई देश जिम्मा लगाएथ्यौ हिजो बिगार्नेलाई देश जिम्मा लगाएथ्यौ हिजो राख्नुपर्छ आफ्ना तर्क चुनाव आउँदैछ रे राख्नुपर्छ आफ्ना तर्क चुनाव आउँदैछ रे गाउँ जति नगर भए बाँदर लडे पनि गाउँ जति नगर भए बाँदर लडे पनि साक्षरताको बहानामा पढ्दै नपढे पनि गाउँ जति नगर भए बाँदर लडे पनि साक्षरताको बहानामा पढ्दै नपढे पनि सङ्घीयताको उपहार यही हुनुपर्छ सायद सङ्घीयताको उपहार यही हुनुपर्छ सायद प्रदेशको सवालमा अझै हलो अडे पनि प्रदेशको सवालमा अझै हलो अडे पनि धन्यवाद नमस्कार मेरो नाम तारा केसी कुँवर र घर काभ्रे हाल म गङ्गबु बस्छु म पनि तिनवटा मुक्तक वाचन गर्न गइरहेको छु पहिलो मुक्तक कसलाई पो सुहाउँदैन र स्वर सिँगार गरेपछि कसलाई पो सुहाउँदैन र स्वर सिँगार गरेपछि ढुङ्गा पनि देवता बन्छ फुल अबिर परेपछि फुलुन्जेल मात्र नहो फुलको पनि बयान हुने फुलुन्जेल मात्र नहो फुलको पनि बयान हुने सुन्दरता रहँदैन भोटबाट झरेपछि सुन्दरता रहँदैन भोटबाट झरेपछि दोस्रो मुख दोस्रो मुक्तक छ दौरा सुराल काटी कसले भोटो बनायो दौरा सुराल काटी कसले भोटो बनायो तिम्रो भाग्य कसले आज खोटो बनायो खुल्ला आकाश मन पर्थ्यो ती पन्छीलाई खुल्ला आकाश मन पर्थ्यो ती पन्छीलाई चार भित्र कसले कोठो बनायो चार भित्र कसले कोठो बनायो मेरो अन्तिम मुक्त छ म तिम्रो घर जाँदा बाजा हुनुपर्छ म तिम्रो घर जाँदा बाजा हुनुपर्छ तिम्रो मेरो सुख दुःख साझा हुनुपर्छ भोगौला भोगौला नि एकैसाथ जे जे लेख्या भए पनि भोगाउँला नि एकैसाथ जे जे लेख्या भए पनि तिम्रो मेरो माया सधैँ ताजा हुनुपर्छ तिम्रो मेरो माया सधैँ ताजा हुनुपर्छ नमस्कार म सुनिल अधिकारी काठमाडौँ स्वयम्भू बस्छु मेरो पहिलो मुक्तक यो अलिकति फरक धारमा लेखेको थिएँ मैले तिम्रो लागि कैयौँचोटि देउराली उकाली नापे सुन्तली तिम्रो लागि कैयौँचोटि देउराली उकाली नापे सुन्तली माझकोटी देवी भाग्दै यो ज्यान चाहे थापे सुन्तली तिम्रो लागि कैयौँचोटि देउराली उकाली नापे सुन्तली माझकोटी देवी भाग्दै यो ज्यान चाहे थापे सुन्तली फुलो पर्या आँखामा तिम्रो म त वर्गीकृत सरह भएछु फुलो पर्या आँखामा तिम्रो म त वर्गीकृत सरह भएछु तिमी मेरो भएको खबर मुख पृष्ठमै थापे सुन्तली मेरो दोस्रो मुक्त छ पट्यार लाग्दो लामो भेटभन्दा मिठो छोटो लाग्छ मलाई पट्यार लाग्दो लामो भेट भन्दा मिठो छोटो लाग्छ मलाई अनौपचारिक तिम्रो माया सधैँ खोटो लाग्छ मलाई मौसमसँगै मौसम जस्तै रूप बदल्ने तिमी भन्दा कहिले रूप नबदल्ने प्यारो तिम्रो फोटो लाग्छ मलाई मेरो तेस्रो मुक्त छ मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् सब समान होस् कोही गरिब अनि धनवान नहोस् मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् सब समान होस् कोही गरिब अनि धनवान नहोस् एउटै रेखा मेहनतको होस् बरु सबको हत्केलामा एउटै रेखा मेहनतको होस् बरु सबको हत्केलामा कोही गरिब मजदुर कोही सामन्त बलवान नहोस् नमस्कार म त्रिपुरा पौडेल गौशालाबाट म तिनटा मुक्तक सुनाउँछु आँसु लुकाएर हाँस्नु पर्ने कहिलेसम्म हो आँसु लुकाएर हाँस्नु पर्ने कहिलेसम्म हो सधैँ डर र त्रासमा बाँच्नु पर्ने कहिलेसम्म हो सधैँ डर र त्रासमा बाँच्नु पर्ने कहिलेसम्म हो न्याय निसाब नपाएका हामी अबलाहरूले न्याय निसाब नपाएका हामी अबलाहरूले सधैँ पुरुषको औँलामा नाच्नुपर्ने कहिलेसम्म हो सधैँ पुरुषको औँलामा नाच्नुपर्ने कहिलेसम्म हो अब दोस्रो भजाउनु अबलाहरूको मजबुरी राम्रो होइन भजाउनु अबलाहरूको मजबुरी राम्रो होइन चलाउनु कसैको दिलमा छुरी राम्रो होइन चलाउनु कसैको दिलमा छुरी राम्रो होइन बुझ्नु पर्यो अब नारीहरूले पनि चेत्नु पर्यो बुझ्नु पर्यो अब नारीहरूले पनि चेत्नु पर्यो देखाउनु रूप र वैश्यको फुरी राम्रो होइन देखाउनु रूप र वैश्यको फुरी राम्रो होइन अब तेस्रो तिमी पुरुष हामी नारी फरक यति मात्र हो तिमी पुरुष हामी नारी फरक यति मात्र हो तिमी वारी हामी पारी फरक यति मात्र हो तिमी वारी हामी पारी फरक यति मात्र हो किन विभेद हामी हामीमाथि किन यो अन्याय किन विभेद किन हामीमाथि यो अन्याय हाम्रो छैन तिम्रो छ दारी फरक यति मात्र हो हाम्रो छैन तिम्रो छ दारी फरक यति मात्र धन्यवाद मुक्तक वाचन श्रृङ्खला चारको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ श्रोता अब भने मुक्तकार ज्ञान पौडेलजीका मुक्त खराबहरू हामी सुन्नेछौँ ज्ञानुवाकर पौडेल बडो गजबको मुक्तक लेख्नुहुन्छ गजलको के कुरा गरौँ वाह बडो दामी लेख्नुहुन्छ उहाँको तिनवटा मुक्तक ज्ञानुवाकर सरले राख्नुभएको थियो तर रेकर्डिङमा आएको समस्याले एउटा मुक्तक भने उहाँको म आफै बोल्दैछु को कहलिएका छन् र विद्वान यहाँ धेरै किताब पढेर मात्र को कहलिएका छन् र विद्वान यहाँ धेरै किताब पढेर मात्र को पुगेका छन् र शिखरमा त्यो थुम्को चढेर मात्र बुझेका छैनौ भने तिमीले समग्र यो जीवन र जगतलाई पुग्ने छैनौ कहिले पनि लक्ष्यमा आफ्नो अघि बढेर मात्र पुग्ने छैनौ कहिले पनि लक्ष्यमा आफ्नो अघि बढेर मात्र अह ज्ञानुवा कर्पोरेलजीको यो मुक्तक गौशाला काठमाडौँका मुक्तकार अब भने दुई मुक्तक उहाँकै आवाजमा आजको यो अङ्कमा उहाँकै मुक्त खराबहरूसँगै मुक्तक वाचनको यो श्रृङ्खला सकिन्छ श्रोता अबको क्रममा आउँदै हुनुहुन्छ मुक्तकार ज्ञानुवाकर पौडेल राजनीतिमा जसरी कुनै नियम हुन्न राजनीतिमा जसरी कुनै नियम हुन्न प्रतिमा त्यसरी नै कुनै संयम हुन्न माया प्रतिमा पनि त्यसरी नै कुनै संयम हुन्न पछ्याउँदै कोही मलाई यहाँसम्म किन आउँछन् पछ्याउँदै कोही किन मलाई यहाँसम्म किन आउँछन् कविहरूको फेरि अर्को घर जमुन्न एक आपसमा कहिले नलड्ने हो भने हजुरहरूले महत्वाकांक्षाको पहाड नचढ्ने हो भने हजुरले एक आपसमा नलड्ने हो भने हजुरहरूले महत्वाकांक्षाको पहाड नचढ्ने हो भने हजुरहरूले बाँचिएला यो जिन्दगी मधे चिता पार लगाइएला बाँच्नेलाई यो जिन्दगी मधे चिता पार लगाइएला व्यर्थका किताब धेरै नपढ्नु हो किताब धेरै नपढ्नु हो मैले कार्यक्रमको सुरुवातमै तपाईँहरू समक्ष भनिसकेको थिएँ श्रोता गीतकार सुशीला पौडेलजीको संसार एल्बमबाट आज हामी गीत सुन्नेछौँ उहाँकै संसार एल्बमबाट हामीले अर्को गीत सुन्यौँ जसमा मुना श्रेष्ठजीको आवाज रहेको थियो आजको यो अङ्क तपाईँलाई पक्कै पनि विशेष लाग्यो होला मलाई लाग्छ पक्कै पनि रुचाउनु भयो होला कार्यक्रममा तपाईँ पनि मुक्तक पठाउन चाहनुहुन्छ प्रतिक्रिया बाँड्न चाहनुहुन्छ अनि देश तथा विदेशमा रहेर मुक्तक सम्बन्धी यी र यस्तै कार्यक्रमहरू आयोजना गरेर मुक्तक रेकर्ड गरेर संयुक्त रूपमा तपाईँहरूले पनि हामीलाई पठाउन सक्नुहुन्छ जसको लागि Muktak Mal at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तक माला भनेर सर्च गर्नुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकरपहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनको निमित्त कविता श्रेष्ठजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्त